ए आमा बाबु सधैँ भन्छन् लौन एउटी बुहारीले नाति नातिनी खेलाउने हाम्रो धोको मेटिदे आमा बाको धोको मेटा दुलै खोज्दै आएको को मेटा दुल्है खोज्दै आएको आधी जो बाँड्ने थियो तर खोइरा दुल्है पाएको हे देवी वर्षे जो बन मेरो बित्यो सोच्दा सोच्दै अझ वर्षे जो बन बित्यो दुल्है खोज्दा खोज्दै जता हेऱ्यो उतै देख्छु तरुणीको ताती जता हेऱ्यो उतै देख्छु तरुणीको ताती एउटीले त आउँछु भन्थे त्यसले पनि घाँटी देवी देउता राना मेरो साने कन्या केटी पायो भने दुल्है बनाइ लाने गाउँ घरका साइली माइली सबै आँखा चल्ने गाउँ घरका साइली माइली सबै आँखा चल्ने आफू भने दुल्है नपाई अलपत्र पर्ने हे देवी देउता छुराइ देउ एउटा ಸೇವಾ